कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रद्धेय श्रष्टा साधक गायक रचनाकार र रचनाधर्मीमा समर्पित अजर अमर गीतहरूको दुई सय पन्ध्रौं आजको श्रृंखलामा प्राविधिक मित्र धेरै दिन दिनपछि भएको छ सन्दीप सुन्दासका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रम हामी एक विशेष सन्दर्भका साथ शुरू गर्दैछौ नेपाली चलचित्रलाई सबभन्दा बढ़ी योगदान पुर्याउने वा नेपाली चलचित्रमा सबैभन्दा महत्वपूर्ण मानिने पक्ष हो चलचित्रको लेखन चलचित्रको लेखनका लागि भारतबाट हामीलाई सदैव सहयोग गर्ने एक श्रद्धेय स्रष्टा देवु सेनको सम्झना गर्छौं देवु सेनले नेपाली चलचित्रका धेरै सफल चलचित्रका पटकथाहरू लेखेका छन् विशेष गरेर सिन्दूर जीवन रेखा त्यसपछि बनेका धेरै व्यावसायिक चलचित्रहरूमा आँधीबेरी लोभी पापी वा चेलीबिटी जस्ता सिनेमाहरूमा पनि उनले स्क्रिप्ट सुपरभाइजन गरेका छन् आजको सन्दर्भलाई हामीले पहिलो नेपाली चलचित्र निर्माण कालमा बनेको तेस्रो फिल्म हिरा सिंह खत्रीको परिवर्तनसँग जोड्दैछौ त्यसभन्दा अगाडि देवुसेनका गुरू विमल राय जसले नेपाली गीतलाई पहिलो पटक मधुमतीमा कान्छाले कान्छीलाई लग्यो वनको बाटो नै बालेर प्रयोग गरेका थिए ती विमल रायलाई श्रद्धाका साथ लेखिएका उनका चेला गुलजारले लेखेको यो कविताबाट कार्यक्रमको पर्दा खोल्दैछौं शाम के कोहरे में बहता हुआ खामोश नदी का चेहरा गंदुमी कोहरे में जलती हुई आंखों के चराग एक लगातार सुलगता हुआ सिगरेट का धुआं नींद में डूबी हुई दूर की मध्यम आवाज अजनबी ख्वाबों में उड़ते हुए सायों के तले नक्शे चेहरे के पिघलती हुई मोम की मानिंद हर नए ख्वाब की धुन सुन के बदल जाते हैं ऐसा लगता है न सोएगा न जागेगा न बोलेगा कभी शाम के कोहरे में बहता हुआ खामोश नदी का चेहरा विमल रॉय प्रति समर्पित जिसको निधन 10 जनवरी उन्नाइस सय पैंसठीमा भएको थियो आजकै दिन र आजैको दिन काठमाण्डुमा काठमाण्डुका धेरै विद्यार्थीहरूले हिन्दी दिवस पनि मनाए र आजैको दिन विमल रॉयका सहायक देवु सेनले नेपाली चलचित्रसँग जोड़िएको साइनोको पनि सम्झना गर्नेछौ र नेपाली चलचित्र व्यावसायिक रूपले सफल मानिएको वा शुरूआत मानिएको प्रचार प्रसार फिल्म्स डिभिजनले बनाएको परिवर्तनका लेखक कथाकार जनादनसम्म जसको आज पुण्यतिथि पनि हो उनीप्रति हार्दिक श्रद्धाञ्जली सहित आजको यो कार्यक्रमको अंक शुभारम्भ गर्दछौं गर्थिन् पुकार आमा रोई कराई जोडले भुवन मेरो भन्थिन् संतान थरी थरी का संतान थरी थरी का गर्थिन् पुकार आमा

हरिता संतान हरि हरिता नांगो छ काही काही पोसाक मखमल पोसाक मखमल सक्ति नहेर्न भन्छन् सन्तान हरि हरिता सन्तान थरी थरी का नेपाली सुगम संगीतका एक पुरोधा जसले नेपाली संगीतको इतिहासलाई वीर शमशेरको युगबाट उत्खनन गरे नेपाली संगीतको भक्ति गायन शुरू भएको परम्परालाई जनादन समले हिमाली कलाकार पत्रिका मार्फत अनावृत गरे तिनै जनादन समको आज तेत्तीसौं पुण्यतिथि परेको छ काठमाण्डुमा धेरै नाट्य कर्म गर्ने रंगकर्म गर्ने ठूल्ठूला ब्यानरहरू छन् सायद कसैले कही कतै सम्झेको भए धन्य हुने थियो वा सम्झे पनि होलान् नेपाली रंगमंचमा मुक नाटक लेख्ने जनादनसम्म पहिलो र अन्तिम लेखकै मानिन्छन् यद्यपि नेपाल बाहिर दार्जीलिङमा मुख नाटक पी अर्जुनले जिब्रो लेखे त्यसभन्दा अगाडि नेपालमा कुनै मुख नाटकको प्रचलन थिएन विक्रम सम्बत उन्नाइस सय चौरासी कार्तिक शुक्ल सप्तमीका दिन ज्ञानेश्वरमा पिता क्याप्टेन बालकृष्ण शमशेर र माता मन्दाकिनी शमशेरको सम्पन्न घर गृहस्थीमा जनादनको जन्म भएको थियो तीनै जनादन समूहको संगीतमा कोलीदेवीका साथमा रहेको युगल स्वरमा मविवी शाहको गीतबाट हामीले कार्यक्रमको अंकको शुभारम्भ गर्यो जनादन समले प्रचार प्रसार डिभिजनका लागि तेस्रो फिल्म परिवर्तन लेखे यो नेपालमै बनेको र नेपालीले लेखेको लगभग त्यो बेलाको दोस्रो फिल्म मानियो धनाजनसम्मको चेतना नाटकमा आधारित परिवर्तन तीन कारणले महत्वपूर्ण मानिन्छ यसमा पहिलो पटक स्वर सम्राट नारायण गोपाल पार्श्व गायकका रूपमा देखा परे र आजसम्म हाम्रो चलचित्रको इतिहासले वा संगीतको इतिहासले नारायण गोपाल बिनाको कुनै अक्षर आरम्भ गर्न सक्दैन यही चलचित्रबाट निर्देशन सहायक र पटकथा सहयोगीका रूपमा गीतकार चेतन कार्की पनि पहिलो पटक चलचित्रमा आए र यही चलचित्रबाट उनले बुझ्नै सकिनु तिमीले मेरो आँखाको भाखा लेखे र तिनै चेतन कार्कीले नेपाली चलचित्र जगतका लागि चार पाँचवटा उत्कृष्ट चलचित्र निर्देशन गरेर दिए भुवरी पहिलो प्रेम त्यसै गरी विश्वास तथा चलचित्र स्मरणमा आउँछन् भने उनले नेपाली चलचित्रमा सम्वाद लेखनमा ठूलो क्रान्ति ल्याए चाहे त्यो जीवन रेखामा अर्जुन शाहीको मलाई त्यही माल चाहिन्छ भन्ने सम्वाद होस् वा चाहे त्यो निर शाहको सिन्दूर फिल्ममा मीनाक्षी आनन्दलाई बोलिने सम्वाद यो घर हो रंगमंच होइन भन्ने सम्वाद होस् वा चाहे सिन्दूरमा मीनाक्षी आनन्दका निम्ति लेखिएका कैयौं सम्वाद वा कान्छीमा लेखिएका उनका गीत र अर्को महत्वपूर्ण पक्ष परिवर्तनबाट दुई उत्कृष्ट र उम्दा कलाकार नेपाली रंगपटमा आए ती हुन् निर शाह र शैलेन केसी शैलेन केसीले पछि मनको बाँध र कुमारीमा अभिनय गरे नायकका रूपमा निर शाह विवादका रूपमा राजनीतिक रूपमा जे जस्तो आरोप लागे पनि नेपाली चलचित्र र साहित्य संगीतका निम्ति एउटा अविस्मरणीय नाम भएका छन् उनको पहिलो पदार्पण परिवर्तन फिल्मबाट भएको थियो पञ्चायतकालमा उनलाई जे जस्तो आरोप लागे पनि उनले मण्डलीको आरोप सहेर पनि टेलिभिजनमा उत्कृष्ट प्रस्तुताहरूलाई जागिर खुवाए र ती जो आज धेरै चर्चित छन् नेपालका टेलिभिजनहरूमा कार्यक्रम प्रस्तुताका रूपमा ती धेरैलाई ल्याउनमा निरसाहको महत्वपूर्ण योगदान छ र यी सबै इतिहाससँग जोडिने एक पात्र हुन् जनार्दन समूह जनार्दन समूहको आज तेत्तीसौं पुण्यतिथिका सन्दर्भमा कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ शालीन नमन अभिनय कलम अद्वितीय क्षमताका धनी गायक र संगीतमा आफ्नै पृथक र सार्थक पहिचान राख्नुहुने बहुश्रुत नायक जनादन शर्मा प्रति हार्दिक सुमन प्रकट गरिरहेको छु यस क्षणमा उनको गायनको यी गीतहरू सुन्न पाऊ भन्ने चाहना पनि राखेको छु हे वीर हिँड अघि सरी गर्सिन पुकार आमा बन्दीपुरी उकाली लामो मर्स्याङदी खोला तरेर मलाई कार्यक्रम सञ्चालन गर्दा कहिलेकाहीँ साह्रै सहज हुन्छ यहाँहरू धेरैले जुन शुभेच्छा राख्नुहुन्छ सुझाव दिनुहुन्छ तीनै मेरा श्रोतव्य माध्यम भएका छन् म यहीँबाट आफ्नो सन्दर्भलाई जोड्छु विशेष गरेर यहाँहरू जस्तो सचेत भावकहरूका कारण नै म नेपाली गीत संगीतप्रति सावसचेत भएको छु राजेश्वर उदयले पनि हाम्रो फेसबुकको पानामा लेख्नु भएको छ धनाधन समका बारेमा र उनका गीती पंक्तिका बारेमा र ट्वीटरमा धना पौडेल लुसिफर लगायत मित्र चौतारीका धेरै मित्रहरूले आफ्ना पंक्तिहरू यहाँ पृष्ठतलमा उदृत गर्नुभएको छ जनार्दन समका बारेमा गीत संगीतको पक्ष छोडेर रंगमंचको पक्षमा पनि उनको महत्वपूर्ण योगदान छ र उनी रतनदास प्रकाश र बालकृष्ण समूहको एउटा शालीन युगपछि दोस्रो युगलाई प्रतिनिधित्व गर्ने एक सार्थक नाट्य निर्देशक पनि हुन् उनका अनुयायीका रूपमा प्रचण्ड मल्ल जस्ता जितेन्द्र मद अभिलाषी जस्ता धेरै कलाकारहरू पछि आए र आज नेपाली रंगमंच यहाँसम्म पुग्नुमा केही मात्रामा वा अझै भनौँ धेरै मात्रामा जनार्दन सम जस्ता श्रष्टाको कारण पनि यो इतिहास बनेको हो जनार्दन समको संगीतमा तारादेवीको स्वरमा यो गीत रोगको आँसुलाई नै मानुला रोगीको पावा सरी मनमा सन्तोष साँचुला रोगीको पावा सरी मनमा सन्तोष साँचुला काटको बत्ती आगो महाली के पुण्य सोरुला के पुण्य सोरुला नेपाल वनमा गोलाब रोपेमा को सौगात कसरी पाउला बादल पारी स्वर्गको सौगात कसरी पाउला साधन समाप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै एसएन दाहाल लेख्नुहुन्छ अजर अमर गीतहरूमा उहाँलाई सुन्न पाउनु बिल्कुलै नयाँ आभास हुनेछ राजेश्वर उदयका पंक्तिहरू छन् आज संगीत सिनेमा कलाकारिता आदिबारे अनुसन्धान लायकको प्रस्तुति सुन्न पाइने भयो गर्सिन पुकार आमा रोई कराई जोडले मवि विशाहको रचनाको गीत बजि नै हाल्यो सान्दर्भिक छ प्राय गीतले संगीतलाई दिशा निर्देश गर्ने गर्दछ त्यस्तै गीतलाई संगीत र गायनले माधुर्य थप्ने गर्छनन् र प्रकाशजी यी गीत संगीतको बारेमा जो कुरा तपाई बताउनुहुन्छ कुरा सामान्य भए तापनि बड़ा रोचक र सुन्दर तरिकाले प्रस्तुत गर्नुहुन्छ यो नै खासियत हो कार्यक्रमको उमेश गौतमले पनि श्रद्धांजलि व्यक्त गर्नुभएको छ मनोज कुलुङजीले धेरै दिनपछि आज प्रतिक्रिया लेख्नु भएको छ एक सय पन्ध्रौं अंकमा जनादन प्रति हार्दिक श्रद्धा सुमन विगत केही समय व्यस्तका कारण लाइभ सुन्न छुटे पनि डाउनलोड निरन्तर नै रहयो आज भने लाइभको पर्खाई एवं सफलताको कामना आज एक सय पन्ध्रौं होइन दुई सय पन्ध्रौं परेको छ मनोजी त्यसै गरी अनन्त कटवाल आबुधाबीबाट लेख्नुहुन्छ दुई सय पन्ध्रौं श्रृंखलामा नेपाली गीत संगीत क्षेत्रमा बेग्लै पहिचान राख्न सफल संगीतकार गायक तथा अभिनेता जनादन शर्माप्रति हार्दिक श्रद्धा सुमन कवि मुरारी सिगदेल जो आज यस कार्यक्रमका निम्ति जनादन समामाथि लेखिएको एउटा रचना उपलब्ध गराउने कोशिशमा हुनुहुन्थ्यो सम्भव भएन उहाँले पनि हार्दिक श्रद्धा सुमन व्यक्त गर्नुभएको छ एसएन दाहालले साँच्चै नै दाजु सन्तान तरिका छन् यहाँ भनेर लेख्नु भएको छ भने मलेसिया कजाङबाट लक्ष्मण खतिवड़ा लेख्नुहुन्छ जनार्दन समप्रति श्रद्धा सुमन उहाँको बारेमा जान्न पाइने भयो साह्रै खुशी छु विनोद कुमार सिन्तान टीका छेत्री लगायत सबैले श्रद्धांजलि व्यक्त गर्नुभएको छ जनार्दन समको नेपाली गीत संगीत आकाशमा गायनका हिसाबले आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका छ संगीतका हिसाबले पनि आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका छ तर सबैभन्दा अर्को महत्वपूर्ण भूमिका हो स्वर सम्राट नारायण गोपाललाई नेपाल फर्काउनमा पनि उहाँको महत्वपूर्ण भूमिका छ दार्जीलिङमा विवाह गरेर पोखरा भागेका नारायण गोपाल नेपाल नफर्किने जस्तो भइसकेपछि मानिक रत्न गायक मानिक रत्नको सहयोगमा यिनको भेट जनादन न्यू रोडको होटल पारसमा भयो र त्यो भेटघाटले गर्दा नै नारायण गोपालले राष्ट्रिय नाचघरमा जागिर खाने भए यसको संयोजन जनादन समूहले गरेका थिए जनादन समले नारायण गोपाललाई नाचघरमा भित्राएपछि त्यही नाचघरमा नारायण गोपाल पछि महाप्रबन्धक पनि भए यो धेरै इतिहाससँग पनि जनादन समूहको सानो अंश जोडिएको छ ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ लुसिफरले धेरै पछि बिजुली नानीको दर्शन पाइएको छ दुःख गरेर सुन्ने प्रयास गर्दैछु जनार्दन शर्माप्रति हार्दिक श्रद्धा सुमन भनेर लुसिफरजीले त अनौठो कुरा गर्नुभयो अहिले यहाँ ग्यासको पाइप घर घरमा जोडिने बेला भइसक्यो उहाँले बत्तीको गुनासो गर्दै हुनुहुन्छ लोड सेडिङको युग लगभग लगभग अन्त हुने भइसकेको कुरा अहिले बजारमा निकै चर्चाको विषय छ तर पनि लुसिफरजी अलिकति पीड़ादायक कुराकानीकै बीचमै हुनुहुन्छ राजनसम्मको गायनको पक्षलाई लिएर मैले जहिले पनि चर्चा गर्ने नेपालका पहिलो रक सिंगर माइक खड्गाले गायन यस्तो हुनुपर्छ भनेर कुरा गर्दा सुरु सुरुमा सुनेको गीत थियो जनादन समको प्यासीको शब्द र उनकै संगीतमा प्रेमा जसै सारा अकेला कौशिपिचमा गए जसै सारा निदाउँछन् मरुन्छु म बिरात्रीमा ठुलो तडपन हो दिलमा सही दिलमै दबाउँछु बनेको बेचना ज्वाला यति मनमा लुकाउँछु लुकी छिपे यो जग देखे यिनै आँसु बहाउँछु मरुन्छु मध्यरात्रिमा जसै सा र निदाउँछु मरुन्छु मध्यरात्रिमा जति म खोज्दछु भुल्न कोटी झन् सम्झना बढ्ने प्रभु दुःख परि कन्दन यो छाती फुट्नै खोल्ने भनु कसलाई आफ्नो पिर सबै हाँसो उडाउँछन् मरुन्छु मध्यरात्रिमा जसै सारा निधाउँछन् मरुन्छु दुई हजार दुई सालमा जनादन समले सैनिक सेवामा लेफ्टिनेन्ट मेजर भए विक्रम सम्बत दुई हजार चार सालमा प्रमिता राज्यलक्ष्मी जनार्दन जनादनसम्मको वैवाहिक जीवन शुरू भयो दुई हजार सात सालको जनक्रान्तिमा पितासँगै उनले पनि भाग लिएका थिए यसैले सिंहदरबारको स्कूल घर हाल रेडी नेपालको पुरानो बंगलामा दुवै पिता पुत्र थुनामा परेको इतिहास थियो यो पहिलो पटक दुई हजार आठ सालदेखि उनी रेडी नेपालको सेवामा संलग्न भए विक्रम सम्बत दुई हजार एक्काइस सालसम्म उनी रेडियो नेपालका डेपुटी डाइरेक्टर भए संस्कृति विभागको डाइरेक्टर भए यस पदमा उनले विक्रम सम्बत दुई हजार छब्बीस सालसम्म सेवा गरे यसपछि उनी संचार मन्त्रालयमा सर्वा भए तेत्तीस वर्षको लामो सेवापछि उनले अवकाश लिए जनादनसम्म साहित्य संगीत र कलामा संगमका एक रूप थिए यसबाहेक उनका अभिनय कलाको पनि त्यतिकै चर्चा गर्न बाँकी छ दुई हजार चार साल र विक्रम सम्बत दुई हजार बाह्र सालमा उनले क्रमशः प्रेम प्रतीक्षा र मेरो अपराध नामक नाटक लेखे यसै गरी उनको नाटक चेतनामा चलचित्रको रूपमा परिवर्तन प्रदर्शन भइसकेको छ दुई हजार उन्नाइस सालमा नेपालको फूलबारी नामक गीती नाटक तत्कालीन साई जंगी अड्डाको रंगमंचमा प्रस्तुत गरिएको थियो यी दुई गीती नाटकको सफल प्रदर्शनपछि उनले कलम गीती नाटकको क्रमशः अग्रसर हुँदै गयो सत्यम शिवम सुन्दरम र क्रान्ति र शान्तिलाई उनी सन्तोषजनक कृति मान्थे उनी रेडियो नेपालमा झंकार नामक पत्रिकाको पहिलो सम्पादक पनि थिए र हाम्रो संस्कृतिका पनि उनी सम्पादक थिए जनादन समका रचनाहरू त्यति बेलाका पत्र पत्रिकामा प्रशस्त पढ्न पाइन्थे उनका रेडियो रूपक र रेडियो नाटकको शुरूआत उनैको समयमा भएको थियो र अझै रमाइलो कुरा गीतीय कथा उनको समयकै एउटा विषय थियो जनादन समले आफ्नो कण्ठ संगीतमा धेरै गीतहरूको डिक्स रेकर्ड गरेका थिए यिनका लोकगीतदेखि लिएर आधुनिक गीतसम्म थिए उनको पहिलो डिक्स रेकर्ड हिज मास्टर्स भोइस कम्पनीमा निरव ताकी रानी शीर्षकको आफ्नै गीतमा भरेका थिए मविबी शाहका रचनामा उनले धेरै गीतमा संगीत पनि गरेका छन् जनादनसम्मको चर्चा जारी नै रहनेछ अब अर्को जनादनसम्मको एउटा रोचक पक्ष उनले तारादेवीका निम्ति धेरै गीतहरूमा संगीत गरेका छन् त्यसमध्ये एउटा महत्वपूर्ण गीत 气温。 पाठक हाम्रो फेसबुकमा लेख्नुहुन्छ जनादन समप्रति हार्दिक श्रद्धांजलि जनादन समको नाम उच्चारणसँगै कला साहित्य र संगीत सिंगो रूप लाग्दछ आजको कार्यक्रममा हिमाल मुनि हाम्रो घर पराले झुपड़ी गीत बजाउनु हुनेछ भन्ने लागेको छ साँच्चै तपाईँको यो अजर अमर गीतहरू कार्यक्रम हरेक दिन आए कस्तो हुन्थ्यो होला भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ देवीराम आचार्य लेख्नुहुन्छ आज त नयाँ जानकारीका साथ नेपाली सुगम संगीतका एक पुरोधा जसले संगीतको रचनालाई इतिहासबद्ध गरे हार्दिक श्रद्धाञ्जली भनेर कपिल वस्तुबाट देवीराम आचार्य त्यसै गरी गायक संगीतकार देवेन्द्र मान सिंहले पनि जनादन समलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने इन्द्र भट्टराई लेख्नुहुन्छ जनादन समलाई हार्दिक श्रद्धाञ्जली प्रकाश दाई तपाईलाई सुन्दा यस्तो लाग्छ कि म सांगीतिक इतिहासको कुनै पुस्तक पढ्दैछु आज पनि सुनिरहेको छु अजर अमर गीतहरू साह्रै राम्रो लाग्छ विनोद कुमार सिन्तान टीका छेत्रीले पनि श्रद्धांजलि व्यक्त गर्नुभएको छ र आजको कार्यक्रममा हामीलाई विशेष रूपमा धेरैपछि सुन्ने श्रोताहरूमध्ये आमोद प्रमोद लेख्नुहुन्छ आज निकै समयपछि अनलाइन सुन्दैछु रमाइलो लागिरहेको छ जनादन समप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै निर्विक्रम प्यासीको शब्दमा जनादन समको आफ्नै संगीतमा उनकै स्वरमा यो गीत आँखामा मेरो यसरी छायो आँखामा मेरो यसरी छायो कि देख्नै सकिन्न यसरी खुली भावमा आयो कि लेख्नै सकिन्न आँखामा मेरो यसरी छायो कि देख्नै सकिन्न यसरी खुली भावमा आयो कि लेख्नै सकिन्न तिमीलाई चाहेको मैले कि भन्नै सकिन्न भिजे कि तिमी यसरी मामा कि छुनै सकिन्न सकिन्न छुनै सकिन्न मुटु कि तिमी गीत हौ यस्ती गाई जो सकिन्न माया हौ यस्तै जुनी र जुनी लाई जो सकिन्न छातीमा तिमी सृष्टि कि थोपा जो धोई सकिन्न आँसुमै तिमी कि मूर्ति जो रोई सकिन्न सकिन्न रोई सकिन्न आत्मा की तिमी अमृत प्यास मेट्न जो सकिन्न लक्ष्य हौ दिव्य आकाश जस्तै भेट्न पुष्प आज लेख्नुहुन्छ आज नयाँ जानकारी पाइने आशमा नेपाली संगीतलाई लिपिबद्ध गरिएको इतिहासलाई सम्झने अनि बुझ्ने प्रयासमा धना पौडेलजीले गुलजारका कविता भनेर मेन्सन गर्नुभएको छ भने अनिल अधिकारीले कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ मेगो भारती लगायत धेरै मित्रहरूले कार्यक्रमप्रति आफ्नो आफ्नो विचार राख्नु भएको छ यहाँ जनादन समूहका बारेमा आफ्नो एउटा व्यक्तिगत सम्झना कोर्नुभएको छ नेपाल दूरसंचारका पूर्व महाप्रबन्धक केशव बहादुर शाहले अजर अमर गीतले आज स्वर्गीय जनादन समूहको पुराना गीतहरू सुनाउने भएकोमा हार्दिक धन्यवाद म एनटीसी सुन्धारामा कार्यरत हुँदा उहाँको फोन लामो समय बिग्रिएकोले बनाउनको लागि आफै आएकोले भेट हुन अवसर पाए तर त्यसको केही समयपछि उहाँको स्वास्थ्य समाचार पो पाएँ हार्दिक श्रद्धाञ्जली अर्पण चामी सर थ्याङ्क यू भनेर लेख्नु भएको छ दुई हजार उनाचालिस साल पौषको आजैको दिन उहाँको निधन हुनु नेपाली रंग जगतको एउटा दुर्भाग्यको खबर थियो तर जनादनसम्मको अभिनय शैली उनको रंगमंचका तौर तरिकालाई नेपाली रंगमंचमा अझै पनि अप्नाउने परम्परा कायमै छ मनुआवास लेख्नुहुन्छ जनादनसम्म शान शौकतको पुस्ताउने खानदानमा हुर्के पनि माटोको सुगन्धलाई भुइँ मान्छे बनी छाम्न सफल बहुप्रतिभावान व्यक्ति रहेछन् मनु यी काव्यात्मक पंक्तिसँगै हामीलाई एउटा गजल प्राप्त भएको छ भरतपुरका चर्चित गजलकार किसान प्रेमीबाट किसान प्रेमीले लेख्नुभएको यो गजल उहाँकै शैलीका छन् अन्जानमा पर्यो कि जानेर गएकी हो या बाटो सुनौलो छानेर गएकी हो तिम्रा स्वर्णिम सपना तिम्रै आँखामा रहे तिम्रा स्वर्णिम सपना तिम्रै आँखामा रहे निर्णय आफ्नै ठूलो मानेर गएकी हो यी आँखाबाट मोती झार्दै झस्के थिए बाटो यी आँखाबाट मोती झार्दै झस्के थिए बाटो नबोली नबोली ढोका तानेर गएकी हो टाढा पुगेर किन फर्की फर्की हेरेकी टाढा पुगेर किन फर्की फर्की हेरेकी कोमल दिलमा पत्थर हानेर गएकी हो हतार हतारमा थिए चञ्चल ती तिम्रा नयन हतार हतारमा थिए चञ्चल ती तिम्रा नयन निर्दोष प्रेमीलाई दोषी ठानेर गएकी हो किसान कुटी भरतपुर बाह्रबाट यो किसान प्रेमीको गजल गजलका निम्ति हार्दिक आभार व्यक्त गर्दै पुनः हामी चर्चा गर्नेछौ गायक संगीतकार अभिनेता जनादन समका बारेमा चितवन पुगिसकेपछि चितवनमा बस्ने धेरै नारायणघाटका व्यापारीहरूलाई हामी बन्दीपुरको इतिहाससँग जोड्छौं र बन्दीपुर जहाँ शाही शासनकालमा धेरै पटक कवि लेखकहरूलाई लगेर तत्कालीन राजाले काव्य वाचन पनि गरेका छन् र कविताका उत्सव पनि गरेका छन् कुनै समय बन्दीपुर तनहुको सदरमुकाम पनि थियो सायद र पछि भूदेव राई का कारणले सदरमुकाम अन्तै सारियो तर बन्दीपुर अझै पनि नेपाली जनजीवनको एउटा लोकप्रिय पक्ष हो तारादेवी र लादनसम्मको स्वरमा बन्दीपुरे अनि चरी पुरोहरू उडेर मन मनै सम्झाइले अनि चिसो बतास झरेर डाँडामाथि चन्द्रमा भित्र पनि तिमी सम्झेर साँझ पर्यो बस्यो जिन्दगीको त्यो दिन प्रकृतिले उमेश गौतम ध्रुव खनाल अनिश घिमिरे मनोज कुलुङ प्रमोद अमाते कल्पना शेरसन खुशिन्द्र राई इन्द्र भट्टराई सञ्जेल कल्पना एसएन दाहाल रतन चन्द सन्तोष सेजुवाल सन्तोष गुरूङ साम्ब ढकाल पारू बानियाले जनादन समलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ भने सन्तोष गुरूङले केही पंक्तिहरू पनि लेखिएको छ सन्तोष गुरूङ आजको यो कार्यक्रममा अलिकति चर्चा गर्नुपर्ने युवा हुनुहुन्छ सन्तोष गुरूङको एउटा महत्वपूर्ण योगदान छ उनले लण्डन बसेर पनि नेपाली संगीतका निम्ति पहिलो पटक लेखिएको किशोर गुरूङको म्युजिक ब्रिटानीका शैलीको वा संगीतको एउटा शब्दकोश प्रकाशन गरेका छन् सन्तोष गुरूङ जस्तो युवाले यो कार्यक्रमलाई लण्डन बसेर सुनेर बेला बेलामा सन्तोष गुरूङले प्रतिक्रिया पनि दिइरहनुहुन्छ र सन्तोष गुरूङको त्यो साहसिक कामका लागि हार्दिक धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु त्यसै गरी सुमित्रा रिमाल मनिका मुनरकर्मी सुमन भट्ट केशव पाठक हरिराम प्रजापति पुष्पराज दवाड़ी र शोभा आचार्यले पनि श्रद्धांजलि व्यक्त गर्नुभएको छ भने रतन चन्द लेख्नुहुन्छ जनादन समप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै साँच्चै दाजीले संचालन गरेको अजर अमर गीतहरू कार्यक्रम यो समयमा नचलेको भए हामीले हाम्रा स्वर्णिम गीत लोप नै हुने थियो कि जस्तो लाग्छ मलाई भनेर उहाँले लेख्नु भएको छ त्यसो त नहोला रतन चन्दजी म त माध्यम मात्रै हुँ मन नभए अरू कसैले वा कसैले यो कार्यक्रम त अवश्य पनि चलाएकै हुनेछ ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ आलोक आत्रेयले गीत त सुनेको हो तर जनादन समको भनेर थाहा थिएन अजर अमर गीतहरू संगीतले स्रष्टाको परिचय गराइदियो साधुवाद साहिमी सर र उहाँले लेख्नुभएको छ अंग्रेजीमा बडा मिठो पंक्ति युआन नेपाली म्युजिक रक्स भनेर लेख्नुभएको छ सुन्दा मनमा तरंग आउने पंक्तिहरू छन् आलोकजीका यहाँलाई धेरै धन्यवाद त्यसै गरी किशोर तिमिल सिन्हा लेख्नुहुन्छ मलाई लाग्छ उहाँले पहिलोपटक हामीलाई मेन्सन गर्नुभएको छ जनार्दन शर्मा लेख्नु भएको छ म पनि झुकिएँ जनार्दन सम प्रति हार्दिक श्रद्धा म यो कार्यक्रमको सबै गीत डाउनलोड गरेर सुन्न चाहन्छु भनेर भएको छ लुसिफरका पंक्तिहरू पुनः यहाँ आह्लादित गर्ने खालका छन् स्वागत सही फुर्सदमा हुनुहुन्छ भने दाजुको कार्यक्रम सुन्नुहोला भनेर उहाँले लेख्नु भएको छ दीप शर्माजीको फरक प्रस्ताव छ दाई कुनै दिन मिलाएर गुप्त इतिहास थाहाका अभियन्ता रूपचन्द्र विष्ट रूदानीको बारेमा सुन्ने तीव्र आशा भनेर लेख्नु भएको छ अवश्य पनि हामी कुनै दिन यस्ता फरक विषयमा पनि कुराकानी गरौंला तर अहिले संगीतकै श्रृंखलामा यो पुष महिनाभरि रहनेछौ किनकि यो महिना राष्ट्रिय एकता दिवस त्यसै गरी राष्ट्रिय गीतका संगीतकर्ता वारिग नेपालको बिहानको शंखध्वनिका सर्जक गोविन्दलाल नेपालीको जन्मदिन यी धेरै प्रसंगका कारणले हामी त्यसैमा अल्झिनेछौं विज्ञान निवाजीले एउटा कुरा सच्याउनु भएको छ उहाँलाई यसको लागि धन्यवाद र यस बारेमा पछि चर्चा गर्ने नै छौं अहिले यहाँ प्रस्तुत छ फेरि बानिरा शब्द नातिकाजीको संगीतमा जनादन समर तारादेवीको युगल स्वर ही कविता माँ दिए है दिए है दिए है दिए है हजूर जान लाई कविता माँ दिए है दिए है दिए है दिए है राम्रो पुरुला जीवनभरि प्राण चढाउला मनको दियो बालेर दिव्य चित्र कोरुला जीवनभरि प्राण चढाउला ओ जीवनभरि प्राण चढाउला मरे पनि हजुर भित्र सधैँभरि बाँचुला बाँचुला बाँचुला बाँचुला हजुर ज्ञानलाई कवितामा दिए है दे है दिए है आज संयोगले जनादन समको पुण्यतिथिको दिन नेपाली सुगम संगीतका युवा पुस्ताका एक सूत्रधार शुभारम्भ द म्युजिकल जर्नीका एक कुशल गायक शैलेश सिंहको पनि जन्मदिन परेको छ गायक शैलेश सिंहलाई पनि जन्मदिनको लाख लाख शुभकामना व्यक्त गर्दै आजको कार्यक्रममा व्यक्त भएका भाव पंक्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको अन्त्यमा विज्ञान निवाजीले दिनुभएको सानो सुझावलाई यहाँ प्रस्तुत गर्न चाहन्छु आज कार्यक्रममा बजेको एउटा गीतका बारेमा उहाँले लेख्नु भएको छ दादनसम्म प्रति हार्दिक श्रद्धा सुमन अघि बजेको म रुन्छु मध्य रात्रिमा भन्ने गीत ज्ञानबहादुरले गाएको होइन र भनेर उहाँले प्रश्न गर्नुभएको छ अवश्य पनि भूलवश त्यो ज्ञानबहादुरको स्वर हामीले बजाउन पुगेछौं हामीसँग जनादन समको पनि स्वर थियो तर यहाँ ट्र्याकमा उल्लेख नभएको हुनाले झुकिएछ र यसको संगीतकार भीम बहादुर भैरव बहादुर हुनुपर्नेमा बहादुर पनि भएको छ र यो दुवैजनाले गाएको हुनाले आज हामीले ज्ञानबहादुरको स्वर ज्ञानबहादुरलाई पनि सम्झना गरेर प्रस्तुत गर्यौं आगामी फागुन दुई गते ज्ञानबहादुरको पुण्यतिथि पर्दछ त्यसबेला फेरि ज्ञानबहादुरका बारेमा विशेष चर्चा गर्नेछौ कार्यक्रमको अन्त्यमा एउटा गीत राख्न चाहन्छु समयले साथ दिएमा यो उस्ताद गोविन्दलाल नेपाली जो पाल्पाका गौरव हुनुहुन्छ उनको संगीतमा जनादन समूहको स्वरमा रेकर्ड भएको हिज मास्टर्स भोइसको पहिलो रेकर्ड मानिन्छ यो गीत प्रस्तुत छ समूहको यो पहिलो गीतसँगै विदा माग्ने बेला जनादन समूहले गायक संगीतकार बाहेक सांगीतिक अभियन्ताका रूपमा गरेका महत्वपूर्ण काममा दुई हजार बीस सालमा उनले आफ्नो नेतृत्वमा एक सांस्कृतिक टोली भारतको नयाँ दिल्ली रहेका थिए यसै गरी बाइस सालमा चीन रहेका थिए भने तेइस सालमा सोभियत संघमा नेपाली सांस्कृतिक प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए दुई हजार एक्काइस सालमा प्रज्ञा प्रतिष्ठानले उनको नेतृत्वमा चार सदस्यीय सांस्कृतिक प्रतिनिधि मण्डल भानु जयन्तीका अवसरमा भारतको असम दार्जीलिङ र कालिम्पोङ पठाएको थियो यदि यो टोली त्यहाँ नगएको भए त्यति बेला दार्जीलिङ कालिम्पोङ आसामका धेरै कलाकारहरू नेपाल आउने बाटो खुल्दैनथ्यो यसको श्रेय पनि जनादन शर्मालाई जान्छ कार्यक्रमको अन्त्यमा दिनेश धितालका पंक्ति छन् आज अर्कै दुनियाँमा पुगियो सर धन्यवाद भनेर यी पंक्तिसँगै विदा हुन चाहन्छु ट्वीटरमा हामीलाई मेन्शन गर्नुहुने सबै मित्रहरू र मित्र चौतारीका साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दै फेसबुकमा आफ्नो विचार राख्नुहुने सबै स्नेही शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता राख्दै प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तुत प्रकाश हामीलाई विदा दिनुहोस् भोलिको दुई सय सोह्रौं श्रृंखला राष्ट्र र राष्ट्रियताका गीतहरू लिएर उपस्थित हुनेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज